मंगिर चार गते संविधान सभाको दोस्रो चुनावमा चितवनमा खसेको मत मध्ये नौ हजार चार सय त्रिसठी मत बदर भएको छ चितवनमा कुल दुई लाख सोह्र हजार तीन सय पचासी मत खसेको थियो कुल मतदाता संख्या दुई लाख त्रिहत्तर हजार आठ सय तीन रहेका थिए तर सन्ताउन्न हजार चार सय अठार जनाले चुनावमा भाग नै लिएनन् चुनावको समयमा उम्मेद्वारको हार जितको लागि एक भोट नै निर्णायक भए पनि चितवनमा यसपटक नौ हजार भन्दा बढी भोट बदर हुँदा मतदाता शिक्षा कमजोर भएको धेरैले तर्क गरेका छन् मतदाता शिक्षाको बारेमा जानकारी दिने सहजकर्ता टोल टोल घर घरमा पुगेर सिकाउने कार्यमा नै केही कमी भएको बताउनुहुन्छ रत्नगर आठ निवासी खगनाथ पराजुली घर घर पुग्ने खालको कुराहरू कम्ती भयो कम्ती भयो एउटा भने अर्को कुरो हाम्रो राजनीति गर्ने दलका प्रतिनिधि एवं कार्यकर्ताहरूले निर्वाचन शिक्षामा खटिने स्वयंसेविकाहरूलाई गाउँमा टोलमा घरमा पुऱ्याएर यो गर्नुपर्छ भनेर सिकाउनु पर्ने उहाँले त्यो कुरो राजनीतिक दलको पनि कमजोर छ त्यो कारणले यो चाहिँ बढी मत बदर भएको निर्वाचन क्षेत्र नम्बर अनुसार सबैभन्दा बढी क्षेत्र नम्बर एकमा मत बदर भएको छ जहाँ दुई हजार एक सय बैसठी मत बदर भएको छ क्षेत्र नम्बर दुईमा एक हजार दुई सय चालिस मत क्षेत्र नम्बर तिनमा एक हजार चार सय सत्तरी मत क्षेत्र नम्बर चारमा दुई हजार दस र क्षेत्र नम्बर पाँचमा एक हजार आठ मत बदर भएको छ मत बदर हुनुमा मतदाता शिक्षा सँगसँगै वृद्ध वृद्धावस्थामा आँखा कम देख्ने जस्ता समस्याले पनि बदर संख्या बढाएको भन्नुहुन्छ बकुलहर निवासी कृष्ण आचार्य बुढाबुढीलाई आँखा नदेख्ने हुन्छन् होइन कसैले आँखा नदेख्ने हुन्छ कसैले के गर्छ बुढाबुढीलाई खास गरेर एउटा एउटा चाहिँ मान्छे साथमा गएर आँखा नदेख्ने मान्छेलाई चाहिँ सिकाएको भएर यसरी यहाँ हो यसरी गर्नुपर्छ भनेर भन्यो भए त्यति धेरै बदर हुन्थेन अब त्यही कारणले गर्दाखेरि चाहिँ र शिक्षाको कमी पनि हो शिक्षाको कमी किन हो भने गाउँ गाउँमा जाने भने गए त्यसै बाटामा घुमे ल म सिकाउन आएको भन्यो अनि त्यसपछि के को सिकाउने हो घर घर सिकाउने कुरो के होइन त्यहाँबाट चाहिँ हिँड्यो चुनावमा खसेको मत बदल हुनुमा मतदाता शिक्षा सँगसँगै राजनैतिक दलहरूले पनि प्रचार प्रसारका क्रममा त्यस सम्बन्धी शिक्षा नदिएको र यदि प्रचार प्रसारका क्रममा मतदान सम्बन्धी शिक्षा दिएको भए बदर संख्या कम हुने भन्नुहुन्छ रत्नगर एक बकुलहर निवासी बाबुराम गौतम जुन किसिमले अहिले यो संविधान सभाको दोस्रो निर्वाचन भयो त्यसमा चाहिँ बढी मतहरू चाहिँ खेर गए त्यो खेर जानुको मुख्य कारण चाहिँ यो मतदाता शिक्षा भन्ने एउटा चाहिँ कर्मचारीहरूबाट नियुक्ति गरिन्छ उहाँहरूको जाने घर घरमा जाने उपस्थिति चाहिँ कमी भएको साथसाथै चाहिँ हामी दलमा रहेका मान्छेको पनि हामीले सिकाउनु पर्ने बुझाउनु पर्ने वयवृद्ध आमा बुवाहरू हुनुहुन्छ उहाँहरूलाई पनि दिनुपर्ने हामीले शिक्षा दिनुपर्ने त्यो हामीबाट पनि कमी भएको मैले महसुस गर्छु मतदाताले हालेको मत बदर हुन नदिने उद्देश्यले जिल्ला निर्वाचन निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो निर्वाचनमा आम मतदाताको सहभागिता बढाउन तथा मतदानमा हुने बदर मतको संख्या न्यूनीकरण गर्न निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको थियो तर पनि नौ हजार भन्दा बढी मत बदर भएको छ जनतामा शिक्षा दिएको र मतदाताहरूको बुझाइमा नै अस्पष्टता भएको कारण चुनावमा खसेको मत मध्य केही बदर भएको भन्नुहुन्छ चितवन जिल्ला निर्वाचन अधिकारी हरि श्री ढकाल हामीले भने पर्सतिर समानुपातिक दुइटा भोट है पब्लिकले हजुर हजुर भनिदिनु भयो गरेर एउटैमा दुइटा हानिदिनु भयो ऱ्याङ्किङ बुझाउन सकेन भन त पब्लिकले अब ख्याल गरिदिनु भएन